Пустим наив हरि पो गोस्ति हाँ पुगोस् तिमीलाई तिम्रो जुनी भरि हो यसै गरी पुगोस् तिमीलाई तिम्रो जुनी भरि फुल जस्तै पवित्र थियो मेरो मन पनि फुल जस्तै पवित्र थियो मेरो मन पनि तिम्रै छेउमा झरेको थिएँ छौ कि त भनी हो तिम्रै छेउमा झरी